भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत केमिरेको स्वागत छ कार्यक्रम एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण हुने गर्छ शनिबार राति सवा नौ बजे प्रसारण हुने एकल कविता वाचनमा हामी हरेक श्रृङ्खलामा एक कविका साथ आउने गर्छौं र उहाँका कविता सुन्दै कुराकानी गर्छौं आजको एकल कविता वाचनमा मसँग कवि ईश्वर कुमार हुनुहुन्छ नुवाकोट साविक सुन्दरा देवी गाविस हाल तादी नगरपालिका उहाँको घर अहिले काठमाडौँ फुटुङमा बस्दै आउनुभएको छ थिएटरमा कलाकारितामा पनि लाग्नुभएको छ र कविता पनि लेख्नुहुन्छ उहाँको रुचि साहित्य कला संगीत मैले यसरी बुझेँ र अब म उहाँसँग कुराकानी गर्दै उहाँका कविता पनि सुन्छु ईश्वरजी तपाईँलाई स्वागत छ धन्यवाद कविता लेख्न थाल्नुभएको कति भयो कविता त म बचैबाट नै लेख्न कोसिस गर्थेँ र कविता बन्दैन थिएँ कविता नै बन्न थालेको केही थोरै समय भयो अनि बन्न थाल्यो जस्तो चाहिँ कहिलेदेखि लाग्यो थोरै समय भयो जो आफैलाई पनि अलिकति लाग्छ नि अब चाहिँ कविताको अलिकति स्ट्रक्चरमा आयो कि अलिकति नजिक करिब करिब आयो कि भन्ने हाम्रो एकल कविता वाचनमा आइसक्नु भएको सुरेश बडालले तपाईँलाई लिएर आउनुभएको छ आज हजुर होइन मलाई उहाँले सुरुमै के भन्नुभएको छ भने उहाँको वाचन शैली चाहिँ असाध्यै राम्रो लाग्छ म आफैलाई पनि भन्नुभएको छ अब मलाई पनि राम्रो लाग्ने गरी र <laughs> श्रोतालाई पनि राम्रो लाग्ने गरी तपाईँले वाचन गर्नुहुन्छ म कोसिस गर्छु मेरो गला पनि अहिले खराब भइरहेको अवस्था छ बिरामी पनि भइरहेको अवस्था थियो हजुर म सक्दो कोसिस गर्छु हजुर त भविष्य सिरियाली नानी बाबुहरू साँच्चै खतरनाक छन् उनीहरू मुस्कुराइदिन्छन् हातमा कसैको एक टुक्रो हात बोकेर उनीहरूलाई थाहा छ रगतको स्वाद त्यही रगतले लेखिएको इतिहास एक दिन उनीहरूले जरूर पढ्नेछन् मलाई उनीहरूको अनुहार हेर्दा अहिलेबाटै डर लागिरहेछ उनीहरू बम बारूद भन्दा सयौं गुणा खतरनाक देखिरहेछन् धन्यवाद छोटो छोटो कविता सबै छोटो लेख्नुहुन्छ कि छोटो लामै लेख्नुहुन्छ बढी जस्तो छोटो कविता लेख्छु लामो पनि लेख्छु छोटामा रमाइलो लाग्छ हो छोटा कविता लेख्नेहरू बढ्दै जानुभएको छ आजभोलि मलाई रमाइलो लाग्छ छोटा कविता सुन्न किनभने छिट्टो हुन्छ र एकदम पञ्चिङ हुन्छ छोटोमा <laughs> है लामोमा अझ हामीले सास बुन्दै बुन्दै ल्याउनु पऱ्यो लामो नमिठो हुन्छ भन्न खोजेको होइन सबैका लामा कविता मिठा हुन्छन् भन्ने पनि छैन फेरि तर छोटा कविता चाहिँ असाध्यै चोटिला पनि लाग्छन् मलाई दोस्रो कविता सुनाउनु पैसो तिमीले एका बिहान गुनासो गर्यौ भन्यौ मैले टोक्ने ओठ घाउले टोक्यो भन्दैमा मेरा लागि निस्कने शब्द कसरी दुख्न सक्छन् म उत्तरको खोजीमा सहर पस्दैछु भेटिएपछि एउटा खत पठाउँला कति मिठो एकदम छोटो गरी मजाका कविताहरू सुनाउनुहुन्छ कविता पहिलेबाट छोटो लेख्न थाल्नुभयो कि लामो लेख्दै गएर छोट्याउन थाल्नुभयो म सबैभन्दा पहिला त म हाइकुबाट चाहिँ मैले लेख्न सुरुवात गरेको हाइकु कुमारै हुनुहुँदो रहेछ पहिला <laughs> कविता त पक्कै छोटा हुने भयो अनि मलाई छोटा कविताहरू सानैबाट मैले साहित्य नबुझ्दाखेरि नै पनि मलाई छोटा कविताहरूले नै बढी आकर्षित गर्थे लामा भन्दा हजुर तपाईँले के स्कुल पढ्दैदेखि लेख्नुहुन्थ्यो हाइकु चाहिँ भाइको स्कुल पढ्दाखेरि मैले आठ कक्षा पढ्दाखेरि पहिलोपटक ट्राई गरेको थिएँ गरिमा भन्ने पुस्तक मेरो गाउँघरतिरको एक दुईजना दाईहरू हुनुहुन्थ्यो साहित्य प्रेमी दाईहरू उहाँहरूले फ्याल्नु भएको ठाउँमा चाहिँ मैले भेटेको थिएँ र उठाएर हेर्दाखेरि त्यहाँ देखेको थिएँ र त्यसको मलाई त्यतिखेर हाइकुको जुन फर्म्याट हुन्छ केही पनि थाहा थिएन केही थाहा थिएन अनि मैले त्यो अक्षर गनेर अक्षरको मात्राको आधारमा मात्र लेखेको थिएँ र म सही रहेछु भन्ने चाहिँ अहिले थाहा भयो यो साहित्य पनि अजीबको हुन्छ अचम्मको है के के चिजले प्रभाव पार्छ तपाईँको घरतिर जान्ने बुझ्ने कोही साहित्य बुझ्ने साथीहरूले फ्याल्नु भएको गरिमा पत्रिकालाई टिपेर पढ्दाखेरि आएको रहेछ टिप्नु भयो र त्यसकै अन्दाजमा लेख्नु भयो संयोगले अक्षर मिलेछन् होइन र हाइको बनेछ मलाई एउटा हाइको सम्झना आयो त्यो बेला यस्तै तपाईँलाई जस्तै एउटा प्रभाव पारेको तर आठ कक्षा पढ्दा होइन रेडियोमा काम गर्न थालिसकेपछि म पहिला अर्को कुनै रेडियोमा काम गर्दा माया मित्र न्यौपानेको जस्तो लाग्छ मलाई यो आएको माकुरो ब्यायो कालको प्रतिनिधि आफ्नै बचेरा यो हाइकु असाध्य धेरै प्रभाव पारिरहेको थियो अनि थोरै ओहो कस्तो पन्चिङ हुँदो रहेछ हाइकुमा भन्ने त्यसपछि मलाई रस बस्दै बस्दै गयो अनि म राम्रो हाइकु कतै पाएँ भने पढिहाल्छु अहिले पनि हाइकु लेख्न बडो गाह्रो पनि छ गाह्रो छ हेर्दाखेरि छोटो त हो जस्तो छ तर चोटिलो पनि पार्नु पर्यो दुई अर्थी पनि बनाउनु पर्यो रसिलो पनि बनाउनु पर्यो के के बनाउनु पर्छ म त लेख्न जान्दिनँ मैले त यसो पाठक भएर रमाइलो लागेर चाहिँ सोधेको ती चिजहरू सबै चिज चाहिन्छन् जस्तो हाइकुमा म हाइकु नै अहिले त पछिल्लो समय त म हाइकु लेख्दिनँ तर मेरो सुरुवात चाहिँ हाइकुबाट भयो कवितामा अलि लामो लेखिन्छ भने हाइकुमा छोटो चिजमा चाहिँ धेरै चिज बोलिन्छ अलि रसिलो पनि हुनु पर्यो खादिलो पनि हुनु पर्यो स्वादिलो पनि हुनु पर्यो अचारको काम चाहिँ हाइकुले गर्छ भनौँ न कतिवटा लेख्नुभयो होला हाइकु टोटलमा मैले सुरुवाती अवस्थामा केही केही लेखेँ केही त्यस्तो यति नै लेखेँ भनेर त मैले पछि हाइकु लेख्न छोडेँ मैले पछि अन्त अन्त पहिलो सुरुवातै हाइकुबाट हो पहिलो सुरुवात चाहिँ हाइकुबाट भयो यो साहित्यमा प्रवेश गर्ने कोही कविताबाट प्रवेश गर्छन् कोही गजलबाट गर्छन् कोही पहिले उपन्यासबाटै पनि गर्छन् कथाबाट गर्छन् होइन विभिन्न चिजबाट गरिरहेको हुन्छन् हाइकुबाट मैले साहित्य सुरुवात गरेँ भन्ने मैले चाहिँ पहिलो मान्छे भेटेँ कवि ईश्वर कुमार म म आफैलाई पनि अचम्म लाग्छ त्यतिखेर मलाई त्यो हाइक्यु भन्ने पनि थाहा थिएन नै मैले त्यो मात्रा गनेर अक्षर चाहिँ गनेर त्यसरी चाहिँ लेखेको त्यहाँ जति अक्षर छ त्यति अक्षरमै त्यसरी नै समथिङ के के लेखेको थिएँ होइन मलाई त्यो ट्याक्कै याद आएन त त्यसरी चाहिँ मैले खास पहिलो सुरुवात चाहिँ त्यसरी गरेको अर्को एउटा कविता सुनाउनुहोस् न ईश्वरजी बाटो निकै लामो छलफलपछि निष्कर्ष निस्कियो हामी अलग हुनेछौँ हाम्रो बाटो अलग हुनेछ र अलग बाटोसम्म आइपुग्न हामी एकै बाटो दुई भएर हिँड्यौँ यात्रा चल्दै थियो दुईजना दुई बाटो एक्ला एक्लै यात्रामा खुसी नै थिए पाइला जोसिलै थिए आँखा तगडै थियो मन फेरि बाटो चिरियो अर्को दोबाटो आयो र दुई अलग अलग बाटोको दुई यात्री एकै बाटोमा भेटियौं हामीलाई दोबाटोले छुटाएन मात्र भेटायो भने कति राम्रो दोबाटोले भेटाउने पनि रहेछ तपाईँको शीर्षक के थियो यो कविताको दोबाटो दोबाटो नै थियो म अब ईश्वर कुमारतिर अझ बढी प्रवेश गर्दैछु मैले अघि सुरुवातमा हाम्रो परिचय गराउँदाखेरि कवि ईश्वर कुमार नुवाकोट सुन्दरादेवी नुवाकोट को सुन्दरादेवी साबिक गाविस हाल तादी नगरपालिका भनेको थिएँ र थिएटरका कलाकार पनि भनेको थिएँ तपाईँ थिएटरमा कलाकारिता गर्नुहुन्छ भन्नेसम्म मैले सुनेको छु कति भयो लाग्नु भएको त्यसमा तिन वर्ष हाराहारी भयो यो अभिनय चिज नाटकले मलाई आकर्षित गरेको चाहिँ तिन वर्ष हाराहारी भयो सिक्नु पनि भयो अँ मैले नाटक सिकेँ खेल्नु पनि भयो अँ खेलेँ केहीमा कति समय तालिम लिनुभयो मैले छ महिनाको कोर्स गरेको थिएँ कस्तो रहेछ अभिनय गर्नलाई अभिनय गर्न मलाई चाहिँ अत्याधिक गाह्रो गाह्रो काम हो जस्तो लाग्छ तर सफ चाहिँ असाध्यै भएको एकदम भित्रैबाट नै मलाई मनपर्ने चिज चाहिँ हो नाटकको हरेक काम चाहे त्यो लाइटको होस् सेट डिजाइनको होस् भित्री बाहिरी काम जेसुकै होस् नाटकको हरेक काम मनपर्छ भित्रैदेखि त्यति नै हो तर एक्टिङका सजिलो चाहिँ छैन छैन छैन नाटकको कुनै पनि चिज सजिलो छैन हामी स्टुडियो पस्दै गर्दा हाम्रो सहकर्मी विष्णु विक तपाईँ गफ गर्दै गर्न थाल्नुभयो मैले सोधेँ चिन्जान थियो है हामी त सँगै पढेको नि हजुर विष्णुजी सुर्खेतको तपाईँ नुवाकोटको कसरी पढ्नुभयो होला जस्तो लागेको आइएससी पढ्दाखेरि भन्ने शब्द झुन्डियो अथवा बिएससी बिएससी बिएससी पढ्दाखेरि भन्ने शब्द झुन्डियो अब एकातिर साइन्स पढ्दै गरेको ईश्वर कुमार अर्कोतिर कवितातिर पनि रुचि छ थिएटर पनि रुचि छ कता कता भ्याउनुहुन्छ रुचिले सबैतिर पुर्याउँछ पनि सायद सबैतिर पुर्याइरहेको छ अहिलेसम्म पुर्याइरहेको छ आजसम्मलाई पढाइ के साइन्समै मेरो ब्याचलर साइन्समा सकियो र अहिले फेरि अर्को विषयमा पनि ब्याचलर गर्दैछु त्यो चाहिँ नेपाली साहित्यलाई नै लिएर फेरि आरआरबाट गर्दैछु अहिले चाहिँ त्यसो यसरी बुझौँ सानैदेखि साहित्यमा एकदम धेरै मन बस्दै गएको पछि एसएलसीमा राम्रो मार्क्स आयो त्यसपछि घरले परिवारले समाजले अथवा कथाले माग्यो साइन्स पढ्न जा भनेर रुचि भएन तर पढी चाहिँ रहियो अनि मनको सन्तुष्टिको लागि फेरि आर्ट्सतिर फर्कियो के पढ्ने त भन्दा नेपाली साहित्य असाध्यै मनपर्ने त्यो समातियो त्यसरी भन्न पनि सकियो त्यो धेरै साहित्यका युवाहरूको यो कमन ऊ पनि हो यो यसलाई प्रब्लम नै नभनौँ होइन यो कमन ट्रेन्ड हो यसरी बुझौँ मलाई चाहिँ मसँग साहित्यिक चेत छ भन्ने मलाई त्यति आज पनि त्यति धेरै लाग्दैन मसँग त्यति धेरै साहित्यिक चेत छ भन्ने तर भित्र काहीँ कतै अड्किएर बसिरहेको चिज चाहिँ रहेछ र अहिले एक लेभलमा आफू उग्लिसकेपछि अब चाहिँ म मेरै मन मर्जीको पढ्छु भन्ने हिसाब भइसकेपछि चाहिँ मैले नेपाली साहित्यलाई चुज गरेर जोइन गरेको एडोलेसेन्स भन्छौँ नि कुमार होइन एउटा यो उमेर बढ्दै गरेको टिन एज अझ है त्यति बेला चाहिँ फेरि आफूले भनेको अरूले नसुन्ने आफूलाई मन लागेको गर्न नपाइने अलिकति दबावमा पनि गर्नुपर्ने हुन्छ अर्को कविता सुनाउनुहोस् न ईश्वरजी एकदम छोटो कविता छ यो चाहिँ मैले प्रयोग गर्नकै लागि पनि लेखिएको कविता हो चोक यो बाटो खै कता जान्छ अर्को तिम्रो दैलोमा धन्यवाद कति राम्रो यो बाटो खै कता जान्छ अर्को तिम्रो दैलोमा चोक शीर्षकको कविता सकियो हजुर तपाईँले बडा रमाइलो गर्न थाल्नुभयो अब एकछिन आएको कि कविता अक्षर गर्नु पो गरेर बस्नु पो पर्ने अवस्था होला जस्तो भयो मिठो चोटिला कविताहरू तपाईँले भन्नु पनि अघि पछि मलाई चाहिँ यही जाँच छ जज छ जस्तो लाग्यो साहित्य नै फिट हुन्छ जस्तो लाग्यो अनि मैले नेपाली जोइन गरेँ भन्नु भने कुन दिनबाट लाग्यो तपाईँलाई कि मलाई साहित्यमै जब मैले फोर्थ इयरको बिएससीको एक्जाम सकिसकेपछि त्यसपछि मलाई के फिल थियो भने मलाई पहिल्यैबाट नै अलिकति साहित्यप्रति रुचि त थियो नै त्यति धेरै खुल्न सकिरहेको स्थिति थिएन अनि त्यसपछि के सोचेँ भने अब त म मास्टर पढ्ने भइसकेँ भनेपछि मेरो रुचिको सब्जेक्ट नै पढिहेरौँ न त म यो आजसम्म त मैले जे पढेँ पढेँ अब चाहिँ एकदम भित्रैबाट पढ्न मलाई लागेको चिज पनि पढिहेरौँ न भन्ने हिसाबले चाहिँ मैले आरआर जोइन गरेको बिएससी सकिएको दिनमा ए सकिएको दिनमै आएर सकिएको दिनमा चाहिँ आएर जोइन गरेको कति राम्रो कति रमाइलो एउटा एक किसिमको मनले के खोज्छ भन्ने कुराको चाहिँ ज्वलन्त उदाहरण बोक्नु भएको छ <laughs> कवि ईश्वर कुमारले अब अर्को कविता सुनाउनुहोस् त परदेश पहिला साना साना चल्लालाई चिल्ले आकाशमा उडाउँदा म निकै खुसी हुन्थे आमा गालाका खैरारौँभित्र छिर्ने गरी आन्नुहुन्थ्यो आज आकाशे चिल्ले मलाई उडाउँदा ममा रत्ति पनि खुसी छैन यसपालि आमाले हान्नु भएन बरु छाती पिट्दै बासँग भन्नुभयो चिल्ले चल्ला मात्रै लगेन मेरो छोरोलाई पनि उडाएर लग्यो बाफ्रे मेरो शरीरका सबै रौँहरू ठाडा भए यो कविता एकपटक फेरि दोहोऱ्याउन मन लाग्यो शीर्षक सहित परदेश पहिला साना साना चल्लालाई चिल्ले आकाशमा उडाउँदा म निकै खुसी हुन्थेँ आमा गालाका खैरो रौँ भित्र छिर्ने गरी हान्नुहुन्थ्यो आज आकाशे चिल्ले मलाई उडाउँदा ममा रत्ती पनि खुसी छैन यसपालि आमाले हान्नु भएन बरु छाती पिट्दै बासँग भन्नुभयो चिल्ले चल्ला मात्रै लगेन मेरो छोरोलाई पनि उडाएर लग्यो यो कविता त सापट्टि माग्छु मैले अहिले एकछिनपछि फेसबुकको मेरो पेजमा राख्नको लागि स्ट्याटसको रूपमा त्यो त मेरो लागि एकदम ठुलो कुरा हो कवि ईश्वर कुमार नुवाकोट सुन्दरा देवी उहाँको घर साइन्स पढ्नुभयो र त्यसपछि मन मानेन फेरि मेजर नेपाली पढ्न थाल्नुभयो आरआरमा अहिले कलाकारिता पनि गर्नुहुन्छ कविता पनि लेख्नुहुन्छ र उहाँका कविता कहाँ कहाँ सुनाउनु भयो भन्ने चाहिँ मलाई जान्न मन छ मैले आजसम्म यसरी सम्भव त यो नै पहिलो हो भन्न मिल्छ रेडियोभित्र त पहिलो होला साथीहरूसँग हुँदा साथीहरूसँग पनि म त्यति धेरै कविता त सुनाउँदिनँ कविता सुन्ने साथीहरू नै पाइनन् एक कुरा त्यति धेरै <laughs> अनि दोस्रो कुरा त्यति धेरै प्रोग्रामहरूमा म जाँदिनँ त्यति धेरै साहित्यिक प्रोग्रामहरूमा नपुगिरहेपछि आफूलाई कसैले खोज्दा नि खोज्दैनन् आफूले कसैले नखोजेपछि त्यो बाटो नै फरक हुँदो रहेछ खासै त्यस्तो धेरै मैले सुनाएको छैन कतै लेख्नुहुन्छ राख्नुहुन्छ बसिरहन्छन् आफूसँग आफ्ना चिज आफैसँग छन् कहिलेकाहीँ पल्टाएर हेर्नुहुन्छ अँ हेर्छु कहिलेकाहीँ रमाइलो लाग्छ कहिलेकाहीँ कहिलेकाहीँ के लेखेँ होला जस्तो लाग्छ <laughs> मञ्चमा तपाईँले थिएटरमा एक्टिङ गर्दाखेरि अभिनय गर्दा कहिलेकाहीँ साहित्यिक डायलग एक्सप्रेसन डेलिभरी गर्नुपर्ने बेला हुन्छ होला होइन त्यस्तो बेलामा तपाईँलाई अरूले प्रस्ताव गर्ने निर्देशकले प्रस्ताव गर्ने वा तपाईँ नै जुर्मुराएर यो रोल मलाई दिने हुन्थ्यो भन्ने खालको लोभ गर्नुहुन्छ कि गर्नुहुन्छ गरिन्छ गरिन्छ त्यो त्यो त त्यो कस्तो हुँदो रहेछ भने यो त एउटा एडिक्सन जस्तै हुँदो रहेछ साहित्य पनि अलिकति अप्स्ट्रा क्यारेक्टरहरू होइन अलिकति हुन्छ नि छुट्टै खाले चेतका क्यारेक्टरहरू अझ त्यसमा छुट्टै खाले चेतको क्यारेक्टरमा एउटा छुट्टै खाले साहित्य निक्लिन्छ क्या त्यहाँबाट त्यस्ता चिजहरू अति नै मिठा लाग्छन् मिठा हुन्छन् त्यस्ता चिजहरू रहर पनि लाग्छ त्यो बेलामा चाहिँ मेरो रोलमा पर्दै हुन्थ्यो मेरो भागमा पर्दै हुन्थ्यो रहर लाग्छ अनि त्यो एक्सप्रेसन गर्दाखेरि आफूले फेरि अरू डायलग भन्दा अलिक शुद्धसँग प्रष्टसँग गर्न सकेको जस्तो पनि अनुभूत हुँदो हो अलिकति आफूलाई पनि मजा लाग्छ आनन्द आउँछ कवि ईश्वर कुमारको अर्को कविता सुन्छौँ हामी अब गाउँमा भिडियो कल आचल त जता पनि नेट छ गाउँमा भिडियो कल असार मास छ खेतीको चटारो छ दुःख छ कष्ट छ मलाई सबै थाहा छ असार सहरमा पनि लाग्छ चटारो सहरमा पनि हुन्छ दुःख कष्ट सहरमा पनि छ तपाईँलाई यो थाहा छैन तपाईँ भन्नुहुन्छ सहर बस्नेहरू सुखमा बस्छन् मुज मस्तीमा रम्छन् यी हेर्नु सहर बस्ने मलाई म खुसी देखिन्छु म सुखी देखिन्छु मेरा आँखामा उत्साह देखिन्छन् मेरो बोलीमा तेज छ तपाईँ सहरलाई सजिलो बुझ्नुहुन्छ आज मेला नजानुहोस् आज सहरका कथा सुन्नुहोस् र अलिकति खर्च पठाइदिनुहोस् धन्यवाद कति राम्रो म त थिएटरभित्र पो छु कि जस्तो पनि लाग्न थाल्यो बेला बेलामा हामी रुममा त छौँ <laughs> रेडियोबाट देखाउन त सक्दैनौँ आवाज त सुनाइरहेको छौँ हामीले <laughs> आवाजको अभिनय अरूले बुझ्नुहुन्छ तर तपाईँको हाउभाउ अनि त्यो अनुहारबाट आउने एक्सप्रेसनले चाहिँ कतै म थिएटरमा एकल प्रस्तुति पो हेरिरहेको छु कि जस्तो पनि लाग्ने <laughs> बडा मिठो गरी तपाईँले कविता वाचन गरिरहनु भएको छ ईश्वरजी अर्को सुनाउनुहोस् न मैले भुख्या छ भन्ने कविता सुनाएँ यो चाहिँ मैले आमासँग जोडेर लेखेको छु मेरो मम्मी गाउँमा बस्नुहुन्छ अनि बिरामी भएर काठमाडौँ आउनुभएको थियो अनि मैले हस् अस्पताल लिएर जाँदै थिएँ अनि त्यो बिचमा मम्मीले मलाई केही चिजहरू कुरा गर्नुभयो र मलाई त्यो चिजले लागिरहेको थियो र मैले त्यसलाई कवितामा उतार्ने कोसिस गरेको छु बुख्यासा सहरकै चलाक मेरी सरी मैले गलत बोलेँ बुख्यासा गाउँकै चलाक मेरी आमा सहरमा लाटी भनेकी छिन् आमालाई के थाहा छैन गाउँको गाउँको सबै बाटो थाहा छ पाखा पखेराको इतिहास थाहा छ खोला नाला कुवा पदेरा सबै सबै आमालाई राम्रोसँग चिन्छन् गाईबस्तु खेतीपाती आमाका दौतरी हुन् आमालाई नयाँ मान्छे घर आउँदा कसरी स्वागत गर्ने पनि थाहा छ कसलाई कुन बेला कस्तो भोग लागेको छ पनि थाहा छ कुन दिन के गर्ने के नगर्ने पनि थाहा छ जंगलमा कसरी बस्ने पनि थाहा छ अनुहार हेरेर उपचार पनि गर्न आउँछ हरेक चिजको उत्तर छ आमासँग आमालाई जम्मै थाहा छ मेरी आमा खुब चलाक छिन् तर केही दिन यता आमा सहरमा छिन् लाटो जस्तै भएकी छिन् यो सहर बिहान अबेरसम्म निधाउँछ राति अबेरसम्म मातिन्छ आमालाई मोटरको आवाजहरूले निधाउनै दिँदैन रातभर जागा हुन्छन् असरल्ल छरिएका पराल जस्ता जात्रालु भिडमा आमा अलमल्ल पर्छिन् घरि मेरो अनुहार हेर्छिन् घरि भिडको अनुहार हेर्छिन् खै के के सोच्दी हुन् पाखुरा च्याप्प समातेर कानेकुसी गर्दै सोध्छिन् बाबु यी मान्छेहरू कहाँ कहाँका होलान् बिचरी आमालाई के थाहा ती मान्छे जस्ता देखिने मान्छेहरू सहरका बुख्याचा हुन् भनेर धन्यवाद बडो मिठो बडो मिठो कविता सुनाउनु भयो तपाईँले तपाईँ अब अलिकति तपाईँले कस्तो राम्रो कविताले मलाई तपाईँको सुन्दरा देवी जाउँ जाउँ बनायो नुवाकोटको सुन्दरा देवीको अलिकति व्याख्या गर्नुहोस् न जहाँ आमा आनन्दले सुत्न पाउने ठाउँ छ यहाँबाट त्यति धेरै टाढा छैन बहत्तर असी किलोमिटरको दूरीमा छ मेरो गाउँ म जन्मेको गाउँ काठमाडौँबाट काठमाडौँबाट र साँच्चै पर्यटकीय हिसाबबाट राम्रो छ बाघमारा भन्ने ठाउँ छ त्यहाँ एउटा मेरो गाउँको सिरान पर्छ जुन त्यो अति नै आकर्षक ठाउँ छ त्यहाँबाट हिमालहरू पनि देखिन्छन् र समग्र गाउँ एक हिसाबबाट रमाइलो छ शान्त छ चिसो हावापानी छ त्यति अविकसित पनि छैन त्यति धेरै विकसित पनि छैन हरेक जीवनयापन गर्नको लागि सजिलो ठाउँमा छ मेरो गाउँ <laughs> कलाकार कविता भन्ने व्यक्ति होइन कलाकारिता गर्ने व्यक्ति दारीसारी पालेर गम्म अब अहिले तपाईँ अर्कै भइसक्नुभयो तपाईँ कस्तो हुँदा कत्रो हुँदा आउनुभएको थियो देवीबाट काठमाडौँ बख्याचाहरूको सहरमा म यो सहरमा आएको सबैभन्दा पहिलो उमेरमा आएको भनेको म सात वर्षको उमेरमा आएको थिएँ मलाई याद छ र त्यतिखेरको एउटा किस्सा पनि छ गाडीको सहचालकले आउनुहोस् आउनुहोस् भनेर बोलाउनु भयो अनि हामी गाडी चढ्यौँ बुवा र म आथ्यौँ अनि ओर्लिने बेलामा बुवाले पैसा दिनुभयो र मैले सोधेँ बुवालाई बुवा त्यसले हामीलाई बोलाएको हो हामीले त्यसलाई किन पैसा दिएर जाउँ <laughs> आज सम्झिँदा हाँसो लाग्छ सात वर्षमा आउनुभएको पछि एसएलसी सकेपछि म प्रवेश गरेँ र एसएलसी पछि त आजसम्म यो सहरले मलाई छोड्दा नि छोडेन मैले यो सहर छोड्दा नि छोडेँ बखेचा हेर्दा हेर्दै आफै बखेचा भयो एउटा सहरको बुख्या छ मान्छु म आफूलाई <laughs> पछिल्लो समयको नाटक सम्झिनुहुन्छ कुन खेल्नुभएको थियो कुनमा हुनुहुन्थ्यो पछिल्लो समयको नाटक म एउटा केही टेक्निकल समस्याले गर्दाखेरि निक्लिनु पऱ्यो मैले नौगेडी पुरु दाईको नौगेडी नाटकमा चाहिँ म इन्भल्भ थिएँ र पछि केही समस्याले गर्दाखेरि म बाहिरिनुपर्ने स्थिति आयो अहिले पछिल्लो समयको त्यही नै हो भनेपछि अब अर्को कुनै तयारी भइसकेको छैन अहिले तपाईँ खाली जस्तै समयमा अहिले खाली जस्तै छु केही समयमा केही त होला पक्कै <laughs> कविता कतिको फुर्छन् <laughs> गाह्रो छ हतपत्ती फुर्दै फुर्दैनन् भनौँ न अघि सुन्दा त हामीलाई के छिटो गयो जस्तो लाग्छ नि त मिठो <laughs> लाग्छ कति छिटो गइसक्यो जस्तो लाग्छ छोटा कविताहरू होइन लेख्नेलाई त फेरि कति समय लगाएर दिमाग लगाएर बल्ल त्यो दही मत्ता मत्ता यति थोरै नौनी निस्के जस्तै त हो नि लाग्छन् मलाई त कविता लेख्न धेरै समय हप्तामा एउटा लेखिन्छ मेरो समय नै छैन यो चाहिँ कहिले म लेख्छु पनि दिमागमा आइरहन्छ मनमा कुनै कुरा गरिरहेको छ भन्नुभयो पनि आमालाई लिएर अस्पताल जाँदै गर्दा आमाले सोधेको क्वेसनहरूले गर्दा मलाई कविता आयो भने जस्तै विविध चिजले ल्याउने होला नि ती चिजहरूसँग ठोकिसकेपछि मनमा बसिरहन्छन् कुन बेला आउँछन् चाहिँ थाहा हुन्न ल अर्को एउटा कविता सुनाउनुहोस् त सम्झना एक प्रश्न मसँग पनि छ जस्तो तिमी सोध्ने गर्थ्यौ एउटा उत्तर मसँग पनि छ जस्तो तिमी भन्ने गर्थ्यौ तिम्रो एक प्रश्न मेरो एक प्रश्न तिम्रो एक उत्तर मेरो एक उत्तर कहिल्यै एक भएन हामी सधैँ दुई भएर बाँच्यौं अहिले म एक मात्र छु धन्यवाद हामी आज कवि ईश्वर कुमारसँग छौं नुवाकोट सुन्दरा देवी उहाँको घर हाल तादी नगरपालिका कलाकार हुनुहुन्छ थिएटरका कलाकार र कविता लेख्नुहुन्छ पत्रकारिता गर्न रुचि लाग्छ पनि अघि मलाई स्टुडियो पस्नुभन्दा अगाडि भन्नुभएको थियो कवि ईश्वर कुमारका कविता र कुराकानी अरू लिएर केही बेरमा आउँदैछौ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्न सकिने एकल कविता वाचनमा आज हामी कवि ईश्वर कुमारका साथ आइपुगेका छौं हरेक शनिबार राति सवा नौ बजेदेखि दस बजेसम्म सुन्न सकिने एकल कविता वाचन विभिन्न रेडियो स्टेशनहरू सँगसँगै उज्यालो अनलाइन डट कम र तपाईँको मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि संसारभर सुन्न सकिन्छ एकल कविता वाचनमा नुवाकोट सुन्दरादेवी घर हुनुभएका कवि ईश्वर कुमारलाई मैले फेरि स्वागत गर्छु कवि ईश्वर कुमार कलाकारिता गर्नुहुन्छ थिएटरमा कलाकारिता गर्नुहुन्छ र कविता लेख्नुहुन्छ कवि ईश्वर कुमारलाई म फेरि जोड्छु अब आजको सन्दर्भहरू सँगसँगै ईश्वरजी अघि हामीले केही कविताहरू सुन्यौँ बडा राम्रा कविता होइन मिठा कविता छोटा कविता लेख्नलाई तपाईँलाई भलै समय लागेको होला हामीले छिटो <laughs> छिटो सुन्यौँ रमाइलो लाग्यो रेडियो सुन्नेहरूलाई पनि रमाइलो लागिरहेको छ होला जस्तो मलाई लाग्छ अब तपाईँले सुनाउने कविता कुन हो यो चाहिँ अलिकति लामो छ यो कविताको शीर्षक चाहिँ बेफिक्री प्रश्न किन मृत्युलाई जीवनको संघारबाट जीवनलाई मृत्युको धारबाट हेर्दा हेर्दै निधाएको छ यो समय किन चोट नमिलेर चोइटिएको चोइटा झै चोइटिएका छन् चार वर्ण छत्तीस जात किन वेश्यालयको मधुर श्वाससँगै लयमा नाचिरहन्छ सत्ताको अपाङ्ग कुर्सी किन वैशकको धिद नमर्दै स्कलित भएर स्कलित भइरहेछ एउटा जुग किन रजसोला पश्चात अर्को रजसोला हुन नपाउँदै पठाइरहन्छ बुढो शालिक कुमारी युवाहरूलाई आफ्नो शुक्रकेट किन जीवनको मृत्यु र मृत्युको जोवन फुलिरहेछ पार्कहरूमा किन चिहा नबनेको टुँडे खेल रहन्छ बलिका हुलहरू किन टुलु टुलु टोलाएर मान्देवलाई गुनासो सुनाइरहन्छ चागुनारायण किन घाटमा हुन्छ नाफा घाटाको हिसाब किन बोकी हिँड्छन् पुजारी हातमा लुकाएर भगवानको किताब किन किन शून्यतामा कोलाहाल खोजिरहन्छ इन्द्रचोक कोलाहालमा शून्यता खोजिरहन्छ सिंहदरबार किन पशु जस्ता मान्छेका भीड़मा मान्छे जस्ता पशुहरूका भीड़मा अभावको तितोले कर्कश आवाजमा गाइरहन्छ राष्ट्रिय गान किन उस्तै देखिन्छन् शत्रु र आफ्नाहरू किन लेखिँदैन हार्नेको इतिहास जित्नेको कुरूपता किन बुख्याचा घण्टाघर जन्मै रहन्छ बहिरो समय किन धरहराको सिरानमा बसेर चौतर्फी नगरा लगाइरहन्छ मम्मी गजुर यस्तै यस्तै सोच्दै थिएँ यत्तिकैमा छटपटाउँदै झुरुक्क उभियो एउटा ताजा सहितको शालिग जसलाई म बनाइरहेको थिएँ बन्द सिसा जसलाई जसलाई म बनाइरहेको थिएँ सरी यस्तै यस्तै यस्तै यस्तै सोच्दै थिए यत्तिकैमा छटपटाउँदै जुरुकको उभियो एउटा ताजा शहीदको शालिग जसलाई म बनाइरहेको थिएँ शहीद संग्रहालयको बन्द सिसाभित्र सजाउन कति मिठो एकदमै राम्रो कहिले लेख्नु भएको थियो यो यो कविता तिन वर्ष जस्तो अगाडि लेखेको थिएँ मैले के शहीद दिवसको सन्दर्भ थियो कि यत्तिकै आयो यो कविता चाहिँ खास म एकजना दाईकोमा पुगेको थिएँ माटोको भाँडो लिनलाई पैसा बचाउनु पर्यो भनेर त्यो पैसा राख्ने हुन्छ नि सानो माटोको भाँडो खुद्रुके त्यो लिन पुगेको थिएँ र त्यो दाईले एउटा मूर्ति बनाउँदै हुनुहुन्न रहेछ र मलाई त्यो मूर्ति यस्तो आकर्षक लाग्यो कि त्यो मूर्ति त्यो दाईसँग बन्दै गरेको मूर्ति नै मागेँ मैले सानो मूर्ति थियो र उहाँले दिनु पनि भयो र त्यसपछि जन्मिएको कविता हो यो बेफिक्री प्रश्न त्यो मूर्तिले जन्माएको कविता हो त्यति बेला जन्मियो है ईश्वरजी तपाईँ यति राम्रा कविता लेख्नुहुन्छ यस्तो मिठो गरी एक्सप्रेसन गर्नुहुन्छ कलाकारिता छ तपाईँको परिवारभित्र चाहिँ साहित्यमा रुचि हुनुभएको कोही हुनुहुन्छ कि हुनुहुन्न बुवाले पहिला म सानो सानो हुँदा बुवाको बुवाले लेख्नु भएको कविताहरू चाहिँ मैले दुई चारवटा पढ्न पाएको थिएँ भनेपछि छौँ भनौँ भनेपछि बुवाको छापिएको आएको छैन लेखेर राख्नुभएको पाण्डुलिपि हेर्न पाउनुभयो त मैले हेरेँ आज पनि छ मसँग एकाध कविहरू दुई तिन गते आएको रहेछ कि क्या हो कविता लेख्नु खोइ सायद हो कि <laughs> अरूहरूले त फेरि गाली गर्नुहुन्छ कि कतिपय अभिभावकले छोराछोरीलाई कविता लेखे भनेर तपाईँ त झन् बुवा आमाले साइन्स पढ्न पठाएको विद्यार्थी तपाईँले गाली खानु परेको परेन कविता लेखेर मलाई कविता लेखेर चाहिँ गाली खानु परेन किनकि बुवालाई पनि त्यसको रस थियो होला होइन त्यो हिसाबले पनि बुवाले गाली नै त गर्नु पूर्णकालीन साहित्य कलामा हिँड्ने चाहिँ अनुमति थिएन साइन्स पढ बाबु भन्ने चाहिँ थियो र मैले पढेँ पनि को को हुनुहुन्छ घरमा बुवा हुनुहुन्छ मम्मी म तिनजना तिनजनाको परिवार छ बुवा आमा देवीमै हुनुहुन्छ बुवा आमा उतै हुनुहुन्छ तपाईँ यता बस्नुहुन्छ अर्को एउटा कविता सुनाउनुहोस् त अब मात्रा एक पेक रक्सी जति दुःख घट्यो भने एक स्वरको धुवा जति खुसी आगन नहेरेरै नाच्ने थियो एक टुक्रा भुटनले पनि स्वादिलो बनाउने थियो जिन्दगी र जिन्दगीले गाउने थियो जिन्दगीको लोक भाका तर एक पेक एक पेक गर्दा गर्दै पुरै बोतल सकाउनै लागेछु थाहै पो भएन हो जिन्दगी यति थोरै छ भनेर धन्यवाद कति रमाइलो कति मिठो गरी सुनाउनु भयो हामी कवि ईश्वर कुमारसँग छौँ नुवाकोट सुन्दरादेवी उहाँको घर अहिले थिएटरका कलाकारका रूपमा पनि कार्यरत हुनुहुन्छ कविता लेख्नुहुन्छ पत्रकारितामा रुचि गर्छु भन्नुभएको थियो रुचि मात्रै गर्नुभयो कि काम पनि गर्नु पाउनु भएको छ म त्यो काम पनि गरिरहेको छु मेरो आफ्नै इफ्याक्ट टिभी भन्ने छ इएफएसिटी टिभी जसमा म आफै प्रोग्राम प्रस्तुत पनि गर्छु भिडियोहरू बनाउने यताउति सबै कामहरू गर्छु एउटा च्यानल खट्नुहुन्छ तपाईँ एकजना साथी पनि हुनुहुन्छ सिबी गुरुङ उहाँ चाहिँ विशेष गरी टेक्निकल पार्टहरूलाई हेर्नुहुन्छ अरू पार्टलाई मैले हेर्छु एउटा सानो मिडिया छ भनौँ न <laughs> अब आउँदा दिनमा के गर्ने त भनौँ न एउटा आम समाजले के एक्सपेक्ट गर्छ भने बिएससी पढेको केटो फेरि मेजर नेपालीमा बिए पनि गर्दै गरेको केटो हुँदै गरेको कलाकार होइन हुँदै गरेको वा होनहार कवि पत्रकारितामा पनि रुचि राख्ने मान्छे आउँदो दिनको चाहिँ अब म यसो गर्छु भन्ने लक्ष्य साहित्यमा कलाकारितामा पत्रकारितामा केमा लिनुभएको छ यो बडो अप्ठ्यारो क्वेसन लाग्छ मलाई होइन <laughs> धेरैले सोध्नुहुन्छ त धेरैपट्टि चाहिँ भड्किरहन्छ तेरो चिज चाहिँ के हो भने धेरैले सोध्नु पनि हुन्छ मैले चाहिँ भड्किनु भएको भन्ने आशय नै ल्याएको होइन <laughs> अब के गर्ने विचार रहेछ त ईश्वरजीको जस्तो लागिरह्यो मलाई मलाई चाहिँ सबैभन्दा लाग्ने कुरा भनेको मान्छेले देशको लागि केही गर्न सक्ने हो आफूले आफ्नो ठाउँबाट जसरी सकिन्छ सेवा गर्ने हो चाहे त्यो मैले साहित्य लेखेर हुनसक्छ चाहे त्यो मैले नाटकको लागि एउटा कुनै सानो काम गरेर हुनसक्छ या कुनै हुन मैले पढाएर हुनसक्छ मैले मेरो तर्फबाट सक्ने काम गरिरहन्छु भन्ने मात्रै हो तर यतिको यही गर्छु भन्ने चाहिँ म क्लियर आफै पनि त्यति धेरै चाहिँ ऊ छैन ओके अलि मैले केन्द्रीकृत भएर प्रश्न सोध्यो भने सजिलो हुन्छ होला कविता अलि बढी लेख्ने अनि सङ्ग्रह निकाल्ने खालको सोच छ कि छैन सङ्ग्रह म आफू लगानी गरेर निकाल्न सक्ने हैसियत राख्दिनँ यदि कसैले मेरो कविता मन पराएर म निकालिदिन्छु भन्यो भने सङ्ग्रहलाई पुग्न सक्ने कविताहरू चाहिँ लगभग छन् होला जस्तो लाग्छ त्यो चाहिँ लेख्नु भएको छ त्यति त्यति चाहिँ छन् जस्तो लाग्छ कतिले रेडियो सुन्दै हुनुहुन्छ होला एकचोटि सुनाउनु त अर्को तपाईँको कविता मैले कविताको पाठेघर भन्ने कविता पढेँ कविताको पाठेघर कविता कसरी जन्मिन्छ भनेर कविताको पाठेघर मेरी पृथ्वी बिना घान घुटिएको पानी घट्ट झैँ घुमिरहेकी छे स्कली दिन साँझको घरमा बास बस्न आइपुग्छ मेरी पृथ्वी नयाँ कल्पना जन्माउँछिन् त्यसै गरी रातको योनीबाट कलिलो घाम हसिलो मुहार लिएर जन्मन्छ मेरो पृथ्वी फेरि नयाँ कल्पना जन्माउँछिन् अनि म एउटा कविता गर्व धारण गर्न भट्टीदेखि भट्टीसम्म पुग्छु र एउटा कविता जन्माउन भट्टीदेखि भट्टीसम्म फर्किन्छु क्रमश क्रमश धन्यवाद कति मिठो रमाइलो एकदमै लाक्षणिक बिम्बयुक्त कविताहरू सुन्दैछौँ हामी रमाइलो पनि लागिरहेको छ र समयले फेरि बिट मार्दै ल्याइसक्यो ढिलो हुन्छ है ढिलो हुन्छ भनेर पनि घडीले मलाई भनिरहेको छ अब यो रातको प्रहरमा यति बेला यो एकल कविता वाचनमा तपाईँलाई फटाफट मैले एउटा दुईवटा कविता थप्न चाहेँ अर्को एउटा कविता सुनाउनुहोस् न यो चाहिँ मैले कविलाई प्रश्न गरेर लेखेको कविता छ कविलाई प्रश्न ए कवि जीवन र मृत्युको धेरै कविता लेख्यौ यार तर जीवन बाँचेको कविता किन लेखेनौ मृत्यु मरेको कविता किन लेखेनौ मलाई जान्न मन छ कवि के जीवन मृत्युसँग बाँच्दैन हो मृत्यु जीवन जस्तो मर्दैन हो धन्यवाद छोटा कवितामा पऱ्यो अब है फटाफट आउँछन् छोटा नै आउँछन् छोटा नै छन् अर्को एउटा पनि सुनाउनु मैले रात भन्ने कविता सुनाएँ रात भन्ने कविता त्यहाँबाट सुनाउँदै हुनुहुन्छ हामीलाई छापिएको पेपर ल्याउनु भएको छ र छान्दै मजासँग सुनाइरहनु भएको छ अर्को सुनाउनुहोस् त रात भिजेको सिरक भएको छ छाती फोहोरको झिङ्गा झैं सलबलाएको छ पैताला काडा झै टाढासम्म घुचिरहेछ हात आगो झै जलाइरहेछ आँखा बाफिरहेछन् शब्द केही न केही गरिरहेछन् हरेक अङ्गहरू यो समय केवल म मात्रै पाउँछु धन्यवाद ईश्वर कुमार तपाईँका आउँ अरू भनौँ न समकालीन साथीहरू कविका कविताका को को हुनुहुन्छ अहिलेका अब सुरेश बडालजी एकजना मैले सोध्नै परेन किन सँगै आउनु भएको छ तपाईँसँग होइन स्टुडियो बाहिर हुनुहुन्छ हामीसँग अरू को को हुनुहुन्छ धेरै हुनुहुन्छ नि साथीहरू अहिले हामीसँगै कविता लेख्ने धेरै साथीहरू हुनुहुन्छ धेरै साथीहरू यहाँ धेरै बाक्लै भेटघाट भइरहने बाक्लै भेटघाट भइरहने त्यति धेरै साथीहरू त हुनुहुन्न तर फेसबुकमा चाहिँ उहाँहरूको पोस्ट चाहिँ म पढिरहेको हुन्छु पढ्न चाहिँ मनपर्छ समकालीन बाहेक अग्रज कविहरूका कविता पढ्न भ्याउनुहुन्छ कि भ्याउनुहुन्न अग्रज कवि मलाई हरेक जति मैले जतिसम्म मैले अध्ययन गरेको छु मलाई हरेकको कविता मनपर्छ अग्रजको पनि मनपर्छ अनुजको पनि मनपर्छ मेरो समकालीनको पनि मनपर्छ कवितामा चाहे त्यो उत्कृष्ट होस् नहोस् होइन तर केही न केही त त्यसले बोकेकै हुन्छ क्या मलाई त्यो केही न केही बोकाइले नै मनपर्छ त्यो भएर जसको पनि पढिहाल्छ कविता बाहेक अरू विधामा लैजाउँ जस्तो लाग्दैन जस्तो कविता गजल अहिले एकदम चलेका विधाहरूमा पर्छ नि गजल लेख्नु भएको छ कि छैन मुक्तक गजल एकाध छन् लेख्छु कहिलेकाहीँ तर मन फेरि कवितामै आएपछि प्रफुल्लित हुन्छ ल अर्को सुनाउनुहोस् त एउटा कवि चित्र यो चाहिँ कविहरूको वास्तविकतालाई चित्रण गर्न खोजेको छु यसमा कविचित्र सड़कमा क्रान्तिको एक प्लेट कविता सयौंलाई टन्न खुवाएर आएको कवि उदारोमा थिनारोड बिस्कुट खाइरहेछ सड़कमा मासुको भा सड़कमा मासु भातको कुरा गरेको थियो बाक्ला न्याना लुगाको कुरा गरेको थियो ढलानका पक्की छानाका कुरा गरेको थियो रित्तो होइन भरिमानाको कुरा गरेको थियो कविले कविता खुवाउँदा सबैजना मख थिए कविता कविको सपना थियो हामी लगभग अन्त्य अन्त्यतिर छौँ ईश्वरजी अब बढीमा दुईवटा कवितासम्म अथवा तिनवटासम्म हामीले सुन्न सक्छौँ होला अर्को एउटा सुनाउनुहोस् न एक्लो भन्ने शीर्षकको कविता एक्लो सुरुमा केही थिएन भरिया आयो भारी र भरिया भयो थकान मार्यो भरिया भारी उठायो गयो फेरि खाली भयो जिन्दगी पनि यही चौतारो जस्तै छ तिमी हराएदेखि धन्यवाद यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्ने मलाई फेसबुकमा जोडिन सक्नुहुन्छ ईश्वर कुमार छ नेपालीबाट त्यसमा जोडिन सक्नुहुन्छ नेपालीबाट ईश्वर कुमार भनेर सर्च गऱ्यो भने भेटिन्छ भेटिन्छ तपाईँको फोटो राख्नु भएको छ मेरो आफ्नै प्रोफाइल पिक्चर चाहिँ छैन <laughs> मेरो आफ्नो फोटो चाहिँ छैन अरू राख्नु भएको छ कविताहरू चाहिँ लेख्नु भएको छ त्यसमा छैन त्यसमा मैले केही पनि लेखेको छैन एउटा निलो आकाश छ र त्यहाँ ओके लेखिएको छ भनेपछि <laughs> कविता पनि तपाईँ फेसबुकमा पनि लेख्नुहुन्न राखिरहनुहुन्छ फेसबुकमा पनि फाटाफुट्टा मात्रै होला आज यहाँ कार्यक्रममा आइयो वाचन गरियो धेरै ठाउँहरूमा जानु पनि भएको छैन भन्दै हुनुहुन्थ्यो <laughs> कहाँ सुनाउने त कविता लेखेर राख्ने मात्रै एक दिन न एक दिन त हरेक चिजको ठाउँ त आउँछ नि त होइन मसँग मैले मेरो त आफ्नो तरिकाबाट आफूले तयारी गरिरहेँ भने एक छेउको मियो त कुना त पुग्छ एक दिन हतार छैन मलाई हतार छैन फुर्सदले दैर्यताका साथ मलाई कुनै कुरामा नै हतार लाग्दैन <laughs> ल अर्को एउटा कविता सुनौ अब अनि हामी त्यसपछि बन्द गर्छौँ कथा कविताको शीर्षक चाहिँ कथा हो नजुकिनु होला एउटा पुरानो साथीले निकै लामो समयपछि सम्झियो र मुसुक्क मुस्कुराएर सोध्यो ऐ जिन्दगी कहाँ पुग्यो मैले सानले भने अरू उपत्यका छु धन्यवाद बडा मिठो गरी सुनाउनु भयो कथा शीर्षकको कविता अब हाम्रो कार्यक्रममा तपाईँका कति भ्याइयो कति भ्याइएन अझ धेरै पनि ल्याउनु भएको थियो तपाईँले अब लगभग समयले विदा गर्यो यति नै कविताहरू सुनियो आउनुभयो ईश्वरजी तपाईँलाई धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा तपाईँका कविता अझ राम्रा परिष्कृत र अझ धेरै सङ्ख्यामा आउन् हाम्रो तर्फबाट साधुवाद यो अवसरको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुरेश बहादुरलाई पनि मैले धन्यवाद दिन चाहेँ र मलाई सुनिदिनु भयो तपाईँहरूले यतिकै बेरसम्म तपाईँहरूलाई पनि सुनिदिने श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद हस्त उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा नुवाकोट सुन्दरा देवी घर भई अहिले काठमाडौँ फुटुङ बस्दै आउनुभएका कवि ईश्वर कुमारसँगको कुराकानी यति नै उहाँ कलाकारिता गर्नुहुन्छ कविता लेख्नुहुन्छ थिएटरको कलाकारिता र पत्रकारिता गर्न पनि रुचाउनुहुन्छ यी जानकारीहरू हामीले सुनायौं र ईश्वर कुमारका कविता मन पर्यो अथवा कुराकानी गर्न मन लाग्यो भने उहाँको फेसबुकमा नेपालीबाट ईश्वर कुमार भनेर खोज्दाखेरि पनि भेटिने जानकारी हामीले गरायौं उहाँ अर्को दिनसम्मका लागि एकल कविता वाचनबाट प्राविधिक साथी विष्ट र म प्रस्तोता अच्युत किमिरे विदा हुन्छौ नमस्कार शुभरात्रि भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन